जब पर्छ तिमीलाई सम्झिन तेरै दिन रात बिति गए तिम्रो सम्झनामा आउँछौ कि भने तिमी फर्केर फेरि यो हृदयमा तिमीलाई सम्झी बाटो फेरि घुरिरहन्थे म सानो